भन्नु म त कि खाउ छोडेर जानु कहाँ जानु सर यत्रो छोराछोरी लगेर नजानु मलाई बाहिर मुख देखाउनको लाइक गरेन

मैले त्यस्तो गलत काम केही गर्दै कि होइन किन गलत काम गरेर त्यो आइटम भनेर आरोप लगाएर उसका सानीहरूले उनीहरूका सरले यताउता सबै मिलेर त्यस्तो आरोप लगाएका हुन्छ होला तपाईँको यो प्रतिनिधिमूलक पीडा हो श्रीमान देश परदेश हुने महिलाहरूलाई समाजमा बाँच्न निकै गाह्रो छ अहिले कसैसँग बोल्न पनि हुँदैन गलत अर्थ लगाउने सबैको प्रतिनिधिमूलक पीडा हो किनभने अहिले पछिल्लो चरण वैदेशिक रोजगारमा जाने अथवा भारतको रोजगारमा जाने महिलाहरूलाई एकदमै गाह्रो भइरहेको छ तपाईँले जुन पीडा व्यक्त गर्नु भएको छ यदि तपाईँ गलत हुनुहुन्थ्यो भने यसरी आम संसार माध्यममा यसरी चाहिँ रेडियोमा नि आफ्नो कुरा राख्नु न त्यो मैले वास्तविक नामसँगै मैले व्यक्त गर्छु भन्नुभयो तपाईँ रुँदै धेरैचोटि फोन गरेपछि यो प्रतिनिधिमूलक पीडाका रूपमा हामीले राख्दैछौँ के भन्न चाहनुहुन्छ श्रीमानलाई र यो समाजलाई समाजबाट भएको छ समाजले त मलाई यति धेरै घिरा गरे सर मैले समाज व्यक्ति भन्ने कसै गरेर पनि म समाजको सामु परेर म बन्न नसक्ने भएर आज यो अवस्था गराएर हिँडिरहेछु मलाई भन्छु मैले यति मलाई सक्ने हेर्न गरेँ यति तपाईँको छोराछोरीको मै छ र मेरो मै छ मलाई भुल्न सक्नुहुन्न छोराछोरी बिर्सिन सक्नुहुन्न पनि कुनै कुनामा लगेर राख्नु या त घरमा आउनु भन्दाखेरि उहाँले पनि मान्नु भएन पहिले यति चाहन्छु कि तपाईँलाई यति हाम्रो माया नै छ भने no era bırakmış, una una koyup a mí no y gari, gari, gari, no entonces...

उहाँले घरबार कुरा सुनाउँछन् कहिले के कुरो सुनाउँछन् कहिले कुरो सुनाउँछन् कहिले यतै खाएर मर्छु भन्नुहुन्छ कहिले यतै गाई परेर मर्छु घरतिर छोराछोरी जहाँसुरी लगेर जहाँ भन्नुभयो यी आर्ने दाई भन्नेका छोरासँग मात्रै लगाइयो कि अरूसँग पनि आरोप लगाइन्थ्यो पहिला पहिला तपाईँलाई पहिला पनि घरकै आएर पनि त्यही देवरलाई भित्र लगाएर पकाएर भित्र लगाएर खुवाउँदा पनि त्यही देवसितलाई फेरि भन्नुभयो कि माइतमा धेरै मगरहरू छन् मगरको गर्व ल्याएर आएर मेरो बालका छोरालाई यसलाई पार्न यसो गरिसके पनि भन्नुभयो मैले राम्रो मनले बोलाउँदा राम्रो मनले खाना दिँदा पनि मलाई त्यस्तै आरोप लगाइरहनुहुन्छ देखि जोसित बोले पनि त्यस्तै आरोप लगाइरहनुहुन्छ तर आजसम्म मेरो गलत हुन्छ नि मैले यत्रो चादर भएन छोराछोरी जन्माएर म यही काम गाउँ जान्थेँ सर म जान्थेँ जहाँसुकै गए पनि हुँदैनन् त्यस्तो लाइनमा लाग्थ्यो भने म जस्तो आइनेहरूले कति छोराछोरी छोडेर कस्तो छ अन्त बिना गराएर पनि हिँडेका हुन्छन् तर मैले त्यस्तो गर्दैन सर बिहा गरेर अर्को जान भन्दा मेरो छोराछोरी छोडेर गएर म मर्न चाहन्छु मैले त्यस्तो गलत लाइनमा म अर्को ठाउँमा यस्तो गर्ने मेरो म चाहनै छैन सर फेरि पनि मलाई सबले नराम्रो सोचे नराम्रो छ तपाईँको श्रीमान र तपाईँ बिच प्रेम विवाह भएको हो या माघी विवाह भएको झुक्काएर लगाइदिए रे हजुर झुक्काएर लिएर बिहा गर्दैछ अनि फेरि मलाई फार्मका अठार गते ल्याएर मेरो माइत जाउँ भनेर मेरो माइतीले मेरो खुनियामाकी छोरीले ल्याएर बिहा गरिदिनु भएको अनि फेरि इन्डियातिर पठाउनु भएको सोह्र सत्र वर्षमा अनि फेरि त्यहाँदेखिबाट मैले यत्रो अन्याय सधैँ सधैँ बसेर पनि मैले कति गरेर पनि अहिले लास्टै भएर सर मैले कति परेस गरेँ म पछाडि सर्दिनँ म यति म हारेर बस्दिनँ भनेर सबैले सबैका पातामा म खै उम्रे मेरा पाता बाँझे भए मैले आफै माइतबाट गोरु ल्याएर मै आफै जोतेर उहाँकै पनि आफैले गोरु जोत्नु भयो हजुर म आफै जोतेर अनि बहिनीले बाख्रा मैले जोते त्यतातिर तपाईँ जस्ता महिला अरूले पनि जोत्ने गर्छन् हेलो नै म मात्रै हो सर मैले पहिला पनि छोरो मान्छे कराउँदा सबले त्यस्तै नराम्रो सोद्धाखेरि म आफै गर्छु भनेर मैले हलो पनि मै आफै जोतेँ सर पहिलो गाउँदा पनि मै आफै लाएँ पोहोरको सालमा अरूले मेरो फेरि ज्यान कमजोरी छ सर हो हल्का भारी बोक्न पनि हुँदैन साथीघर सम्बन्धीको रोग छ नभएर पनि मैले जति गरेँ पनि मेरो ज्यान थालेर भने म आफै गरेँ बाहिर मान्छे कजाउँदा जुन छुके कजाए पनि जुन छुकेलाई बोलाए पनि यस्तै हारो बजाउँछ सर जहिल्यै पनि राम्रो मनले बोलाएर खुवाई भने त त्यसैसित बोली त्यो चाहिँ त्यसैसित कि चाहिँ भनेर खालि त्यही नै हो पर्ने दिपाजी तपाईँको निडरता मैले थाहा पाएँ किनभने तपाईँ अरूलाई लिएर हलो जोत्दाखेरि आरोप लगाउने भएपछि तपाईँ आफै एक्लै हलो जोत्नु भयो त्यस्तै निडरता अप्नाउनु होला कहिले पनि आत्महत्या जस्तो कार्य त नगर्नु होला मैले तपाईँलाई बाटोमा पनि भन्दै आएको छु कि तपाईँ त्यस्तो कम कमजोर मन नगराउनुहोस् हो यसरी व्यक्त गर्नुहोस् यस्तो कायरता चाहिँ नगर्नुहोस् भनेको थिएँ बाटोमा तपाईँको जुन पीडा थाहा पाएर अरू महिलाहरूले पनि यसरी नि सास बोटुलुन् भन्ने म आग्रह गर्दछु म त होइन समाजमा मुख देखाउने लाइफ नगराएर मेरो धेरै गाली बिजत गरेर सब बाहिर बाहिर मेरो धन ठुलो गरिमा गर्दैछ म त्यही भएर समाजका म मुख देखाउने लागि नभएर म यत्रो दिनसम्म लुकी लुकी एउटा कुरा के पनि हो भने मैले आजभन्दा केही दिन अघिको घटना सुनाउन चाहन्छु तपाईँलाई भारतमा एकजना नेपाली बालिकालाई आत्महत्या गर्न बाध्य पार्ने मान्छेहरूलाई दस वर्ष जेल हालियो तर हाम्रो नेपालमा यो कानुन नभएका कारणले पनि महिला अथवा अन्य मानिसहरूलाई बाल बालिकाहरूलाई आत्महत्या गर्न बाध्य पारेका हुन्छन् मानसिक तनाव दिएका हुन्छन् यो कानुन आउनुपर्ने देखिएको छ पछिल्लो चरण अधिकार कर्मीहरूले पनि आवाज उठाउन थालेका छन् अब यस्तो कायर चाहिँ कहिले नअपनाउनु होला तपाईँ गलत हुनुहुन्न भने ठाडो शिर लाएर त्यही समाजमा डुल्नुहोस् है त गलत त मलाई केही गलत छुइनँ तर मैले के कसैले त्यस्तो कसैसित इन्भल्भ गरेर केही मैले गलत काम गरेर मेरो पेटमा केही भएको पनि म कसो गरौँला के गरौँला भन्ने हुँदो होला सर मेरो ज्यान सत्र छ मेरो यत्र जान परिवारसित मैले त्यत्र सामान्य बसेर त्यो मान्छेले रोक्सी खाँदै त्यसै हारे यस्तो यस्तो गराइकन मलाई आएर ढुङ्गा मुरा खनाएर घर घेरेर यस्तो गराइकन तर पनि मेरो ज्यान केही भएको छैन तर मैले यस्तो म गलत लाइनमा कहिले जिन्दगीमा पनि हिँड्दैन हिँड्न पनि नपरोस् यति बाँचुन्जेन तर मलाई बाँच्न बिहान कुसाल अहिले नौ महिना भइसक्यो नौ महिनाबाट यो त झन् ठुलो ठुलो समस्या परियो ठुलो मैले अन्याय गरेका छन् मैले धेरै अन्याय गरेर पनि मैले चौध समय बसेको थिएँ आजसम्म तर पनि मलाई अहिले समस्या त म देखाउने लागेको होइन त्यस्तो कमजोर मानसिकता नगर्नुहोस् तपाईँको श्रीमानलाई पनि हामी यही आग्रह गर्दछौँ कि गाउँको कुरा नसुन्नुहोस् श्रीमतीको यथार्थ बुझ्नुहोस् कृपया उहाँले भारतमा सुनिरहनु भएको छ आफ्नै श्रीमतीको पीडा गाउँले आरोप लगायो भन्दैमा तपाईँले नलगाउनुहोस् र तपाईँहरूको सुखद दाम्पत्य

अब ರೇತಿ ನಿರ್ದಿ ಸಮಾಸಮಾನ ಉಳ್ಳವನಿ ದಾನ ನಿವಾಸಕ್ಕೆ ತಾನು ಬೈಠ ಸಮಾಸ ಜಾತ ಪಟ ಸೀತೈ ಸಾರ್ನಿ ಸೀಕೋ ತರ ಕೊಯ್ಲಿ ಕದ ಸೇರಾ ಸೆಂಚಾ ನಿ ಸೀಕ ಕದರ್ ದ ಶರೀರ ಧೂಪ್ ನಿ ರೋಕೆರಾ ದೋಸ್ ವಿನ ಧೂಪ್ ನಿ ಪರ್ತೆ ದೆ ಆಫ್ನ ದೈ ರೈ ದೆ ತಾದಿ ಬಾತ ಕನಿ ಮನ ಆಲ ಗರೈ ದೆ ತೆತಿ ಗೋ ಕನಿ ಆಲ ಯಾನ್ ವಾದ ಕನಿ ಆನ್ ಬೈನಾ मैले धेरै सहेर सर्वको तत्त्व सर्व सकेर मेरो आशीर्वाद दिन बगेर पनि मैले आशीर्वाद लगेर पनि कति बस्नु कति बाँच्नु छ मेरो छोराछोरीको हत्या हुने भयो यो तपाईँको मात्र होइन श्रीमान देश प्रदेश हुने अन्य तमाम महिलाहरूको पीडा हो साहसी हुनुहोस् है त दिपाजी अहिले छुट्यौँ कदापि पनि कमजोर मानसिकता नगराउनु होला तपाईँ डरी भएर हिँड्नुहोस् तपाईँले आफ्नो सत्यता जुन श्रीमानलाई व्यक्त गर्नु भएको छ तपाईँका श्रीमानले सुनेर मनन गर्नु होला भन्ने आग्रह गर्दै अहिले म तपाईँको जीवनको गीत बार्न चाहन्छु है त है त ल बिदा माग्नु पूर्व पत्रचारका लागि ठेगाना कार्यक्रम ओजेलका खबर सामुदायिक रेडियो स्काई रेडियो गुल्मी वा तपाईँ जुन रेडियोबाट ओजेलका खबर सुनिरहनु भएको छ त्यस रेडियोको ठेगाना मार्फत पनि हामीलाई उचित सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ अवस्थ यतिन्जेल ओजेलका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने साथी थम्मन परियारलाई पनि विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु नमस्ते